पाँच वर्ष भो घर छोडेर विदेशतिर गएको अब बिहे गरौँ भने फर्किएर बजारको पोखराको बजारको तिमी जान्छौ भने साडी दसैँ हजारको पोखराको बजारको मिठाई खाउने रोजी रोजी टायो भन्दा रो मैले फेसा चुरा मिल्ने ठाउँसम्म धाउला उल्ली ठाउँसम्म भाउले सुन्दै सोला देखि पाउसम्म लाउना मिल्ने जस्तै हुन्थ्यो यो झ्याङ टाढामा विदेशी घर होइन बाध्यता हो सानी घर छोडेर हिँड्नेलाई देशको माया थाहा छ छुट्टै संसार चिन्नेलाई घर छोडेर हिँड्नेलाई देशको माया थाहा छ छुट्टै संसार चिन्नेलाई घर छोडेर हिँड्नेलाई देशको माया थाहा